काम गरेँ छ सात महिना त्यो पछि मैले पुनः सिलाइ कामलाई सुरु गरेँ अनि सिलाइ काम गर्दा गर्दै नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ पाँचेमा मैले चार वर्ष पुनः एनजिओमा काम गरेँ अनि मैले बाँकेमा काम गर्दा गर्दा रिजाइन गरेर मैले यो अपाङ्ग सम्बन्धी संस्था थियो बिरकुटी मण्डप त्यहाँ मैले काम गर्दै थिएँ तिन महिना जस्तो काम गरेका थिएँ त्यो पछि मैले चाहिँ त्यो पनि रिजाइन गरेर लोकसेवा दिएँ होइन सडसठी सालमा र सडसठी सालमा लोकसेवा दिइसकेपछि अनि म चाहिँ दुई हजार अठसट्ठी साल भदौको अठाइस गते म शाखा अधिकृतमा प्रवेश गरेँ पहिलो कार्यालय कुन थियो हजुरको शाखा अधिकृतमा म नेपाल ट्रस्टको कार्यालयमा तिन महिना जस्तो काम गरेँ त्यो पछि मैले राष्ट्रिय योजना आयोगमा आएर काम गरेँ दुई वर्ष हजुर र त्यो दुई वर्ष काम गरिसकेपछि मैले उपसचिवमा दिएको थिएँ खुलाबाट हजुर र खुलाबाट इक्जाम दिने क्रममा म पास पनि भइहालेँ त्यो बेला पनि अनि उपसचिव पास भइसकेपछि मैले सार्वजनिक संस्थान निर्देशन बोर्डबाट मेरो जागिर सुरु भयो हजुर मैले त्यहाँ पनि दुई तिन महिना काम गरिसकेपछि तत्कालीन स्थानीय विकास मन्त्रालयमा बसेर मैले काम गरेँ र स्थानीय विकास मन्त्रालयमा बसेर काम गर्दै गर्दाखेरि मैले स्थानीय विकास मन्त्रालयको सूचना अधिकारीको रूपमा पनि काम गरेँ हजुर होइन हजुर त्यो पछि मैले दोलाखा र भोजपुरमा स्थानीय विकास अधिकारी भएर काम गरेँ जुन बेला निर्वाचितहरू हुनुहुन्थेन होइन जननिर्वाचित रिक्त भएको समयमा हजुर दोलाखा र भोजपुर भोजपुरमा स्थानीय विकास अधिकारी भएर काम गरेँ हजुर र म भोजपुरबाट फर्किसकेपछि चन्दागिरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेँ हजुर र त्यो पछि मैले कृतिपुर र जनकपुर धाम उपमहानगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरेँ त्यो पछि मैले भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा काम गरेर हाल चाहिँ म हुम्ला जिल्लाको प्रमुख जिल्ला अधिकारीको रूपमा काम गरिरहेको छु यही फागुन सत्र गतिदेखि हजुरले कार्यभार सम्हाल्नु होइन म फागुन बाह्र गतिदेखि ए बाह्र गतिदेखि अनि सिडियो साहब हजुरले जुन आफ्नो पृष्ठभूमि धक नमानिकन जुन पस्किनु भयो तपाईँ त्यति बेलाको बाल्यपन अथवा विद्यार्थी जीवनको तपाईँको जुन स्ट्रगल थियो त्यति बेला तपाईँ यसरी प्रमुख जिल्ला अधिकारीसम्म आइपुगुला नेपालको एउटा रेकर्ड तोडुला यसलाई सिडियो हुला भन्ने त कल्पना पनि सायद गर्नुभएको थियो कि के थियो मैले पढ्छु भन्ने चाहिँ थियो मेरो बुवामा पनि पढाउन चाहनुहुन्थ्यो साधारण साक्षर भए पनि उहाँहरूमा त्यो सामाजिक चेतना चाहिँ बेसी थियो होइन मेरो सासु ससुरा मेरो घर परिवार मेरो माइतीमा साधारण साक्षर भए पनि उहाँहरूको सामाजिक चेतना अधिक भएका कारणले गर्दा मेरो छोरीलाई पढाउनु पर्छ होइन मेरो श्रीमतीलाई पढाउनु पर्छ मेरो बुहारीलाई पढाउनु पर्छ भन्ने उहाँहरूको तीव्र चाहना बमोजिम म पढ्दै पनि गएँ स्ट्रगल गर्दै पनि गएँ र अहिलेको सन्दर्भ हामी हेर्दै गयौँ भने केही महिलाहरू त निजामती लगायत विभिन्न सेक्टरमा पनि काम गर्न थालेका छन् तथापि धेरै जसो महिलाहरू अझै पनि अरूको भरमा श्रीमानकै श्रीमानकै भरमा बस्नेहरू हामीले देखेका छौँ होइन र मेरो श्रीमान सधैँ भन्नुहुन्थ्यो यो पढिसकेपछि होइन एकाडेमिक नलेज भइसकेपछि यो पेसामा धेरै लामो समय काम गर्न हुँदैन आफ्नो शिक्षालाई सदुपयोग गर्नुपर्छ जागिर खानुपर्छ भनेर उहाँले सधैँ उत्साहित गर्नुहुन्थ्यो त्यसको परिणामस्वरूप पनि मैले सरकारी जागिर खानलाई म कहाँबाट प्रेरित भएँ भने नि जब म यो राष्ट्रिय समाज कल्याण सङ्घमा काम गरेँ राष्ट्रिय दलित समाज कल्याण सङ्घमा काम गरेँ यो पार्टीमा चार वर्ष त्यहाँ काम गर्दाखेरि मैले सरकारी पदाधिकारीहरूसँग समन्वय गरेर नै काम गर्नुपर्थ्यो म एनजिओमा काम गर्थेँ अनि त्यो पछि उहाँहरूको त्यो काम गराए सरकारको होइन सरकारी कर्मचारीको नीति नियम कार्यक्रममा जुन खालको समन्वय हुन्थ्यो त्यसले चाहिँ मलाई सरकारी सेवामा लाग्न प्रेरित पनि गरे हो त्यो हिसाबले मैले लोकसेवा पनि दिएँ पास पनि भएँ र अहिले शाखाको रूपमा पास भइसकेपछि चाहिँ म सचिव हुन्छु म पहुँचित अधिकारी हुन्छु भन्ने आज चाहिँ मैले त्यो समयदेखि नै राखेँ हजुर मैले यहाँलाई के जानकारी गराएँ भने पहिला मैले हामीले रुद्रादेवी शर्मा प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो उहाँसँग पनि यस्तै कुराकानी गर्ने अवसर मिलेको थियो जुम्लामा दुर्गा बन्जाडे सायद चिन्नुहुन्छ होला उहाँहरूसँग पनि मेरो कुराकानी भएको थियो जस्तो कि अहिले विशेष गरी दलित समुदायहरू गरिबीका कारण पढ्नबाट वञ्चित भएको अथवा साँडै विवाह गर्ने हजुरले पनि त अलिक कति वर्ष उमेरमा विवाह गर्नु भएको मेरो पनि सानै उमेरमा मैले भने नि एसएलसी दिने बित्तिकै फर्स्ट इयर पढ्दा नै मैले विवाह गरेर दुईटा बच्चालाई सँगसँगै मैले आफूले नकमाइकन खान सक्ने अवस्था थिएन मैले पढ्ने कि कमाउन सक्ने अवस्था थिएन नगर भेदभाव सबैले आफ्नै कर्मैले खानु छ खाली हात आयो खाली हात जान्छौ मरि के लानु छ नगर भेदभाव सबैले आफ्नै कर्मले खानु छ खाली हात आयो खाली हात जान्छौ मरि के लानु छ साथी बाँचे पो जिन्दगी बाँचे पो जिन्दगी ए साथी बाँचे पो जिन्दगी बाँचे पो जिन्दगी आर्थिक पाटो अनि बुहारी भइसकेपछि होइन सामाजिक रूपमा पनि रेस्पोन्सिबिलिटी बढ्छ नि त होइन मसँग मेरो सासू हुनुहुन्छ मेरो नन्द हुनुहुन्छ मेरो देवर हुनुहुन्छ मेरो होइन अन्य श्रीमानसँग जोडिने अन्य चाइनाहरू छन् होइन लगायत सम्पूर्ण सामाजिक सम्बन्धलाई अगाडि बढाउँदै अनि त्यो त्योपछि आर्थिक व्यवस्थापन गर्दै अनि मैले पढ्दै मेरो बच्चाको आमा हुँदै कसैको श्रीमती हुँदै पढेको चाहिँ हो त्यस अर्थमा वास्तवमा स्ट्रगल गर्नु भने नहुने केही पनि छैन मैले बच्चा जन्माएरै मैले पढेको हो मेरो करियरै बच्चा जन्मिसकेपछि मात्रै सुरु भएको हो त्यही त सिङ्गे दलित समुदायमा गरिबीका कारण भन्ने एक प्रकारको बाहना नै हो सङ्घर्ष गर्न नसकेकै कारण विवाह गरेर पढ्न छाड्ने गरेको दलित समुदायका भाइ बहिनीहरूलाई के भनेर सुझाउन चाहनुहुन्छ यो जो स्कुलमा पढिराखेका छैनन् त्यो ठाउँमा चाहिँ चेतनाकै अभावले हो होइन जुन अभिभावकमा सामाजिक चेतना हुनुपर्छ त्यो चेतना कमी भएरै हो होइन भए नेपाल सरकारले पढ्नको लागि फ्रीमा पाठ्य पुस्तक होइन अनि फ्रीमा शिक्षा पनि दिइरहेको छ त्यस कारणले गर्दा कतिपय अवस्थामा त्यो सेवा सुविधा थाहा नहुँदा पनि नपढेको पनि हुन सक्छ त्यसैले आर्थिक अवस्था एउटा कुरा छ सामाजिक अवस्थाहरू पनि छ होइन यही बिहे गरिसकेपछि छोरी भनेको बिहे होइन बढी पढे पनि बिहे भरै जाने जातो होइन भन्ने खालको अझै पनि त्यो मान्यता विकास भएको र त्यस्ता मान्यताहरूलाई स्वीकार गर्न नसक्दा सामाजिक रोटीवादी लगायत विभिन्न कारणले दलित समुदायहरूको शिक्षामा पहुँच भएको छैन र वास्तवमा चेतना भयो भने पक्कै पनि सामाजिक रूपमा हामी सचेत भयौँ भने पक्कै पनि पढ्न सकिन्छ र नेपाल सरकारले विभिन्न सुविधा दिएको छ र आर्थिक अवस्था मात्रै सबै कुरा मान्न हुँदैन भन्ने कुरा पनि म यो रेडियो मार्फत भन्न चाहन्छु जन्म र मृत्यु यही त होला प्रकृति विधान हातका मैला सुनका थैला के अर्थ ती धान जन्म र मृत्यु यही त होला प्रकृति विधान हातका मैला सुनका थैला के अर्थ ती धान ए साथी बाँचे पो जिन्दगी बाँचे पो जिन्दगी हजुर चाहिँ अत्यन्तै विकट जिल्ला हुम्लामा पुग्नु भएको छ त्यहाँ आफू एउटा सिडियो भएका हैसियतले मैले के गरेर देखाउन पाए हुन्थ्यो भन्ने छ अब यो जिल्ला हेर्नुहुन्छ भने मानव विकास विशाखाको पनि कमजोर छ होइन शिक्षामा पनि कमजोर छ होइन अनि शिक्षा स्वास्थ्य लगायतको आधारभूत कुराहरू पनि एकदम कम छ नि त यो जिल्ला किनभने यो जिल्ला चाहिँ राष्ट्रिय सडक सञ्जालले जोडिएको जिल्ला होइन होइन सडकै जोडिया छैन यो जिल्लामा त्यस कारणले गर्दा यहाँ हरेक चिजहरू प्लेनबाट आउने होइन त्यसैलाई उपभोग गर्ने खालको यहाँ देखिएको छ र यो हुँदै गर्दाखेरि प्लेनबाट आउने होइन त्यसैलाई उपभोग गर्ने खालको यहाँ देखिएको छ र यो हुँदै गर्दाखेरि यहाँ हरेक चिजहरू महँगी छ कम्तीमा यहीँ केही उत्पादन गर्न सकियो भने त्यसलाई होइन अन्तर्राष्ट्रियकरण गर्न सक्ने जस्तो यहाँको चामललाई चिनो कागो नभन्दो रहेछ कि यो चामललाई अन्तर्राष्ट्रियकरण गर्न पाए यहाँको जडीबुटी अन्तर्राष्ट्रियकरण गर्न पाए यो फेरि जडीबुटी हुने ठाउँ पनि हो यो गर्न पाए कस्तो हुन्थ्यो भन्ने छ तथापि यहाँ सडक र विद्युतको अभावले गर्दा कतिपय कुराहरूलाई सम्पन्न गर्नको लागि केही वर्ष चाहिँ लाग्ने हुँदो रहेछ एउटा यो देखेँ मैले र आज यो नारी दिवसको सन्दर्भमा हजुरले यो अन्तर्वार्ता लिँदै गर्दाखेरि जस्तो शिक्षा स्वास्थ्य होइन महिला लगायत अन्य जो पछाडि परेको वर्गहरू छ होइन महिला दलित लगायत सम्पूर्ण वर्गहरूलाई अगाडि बढाउन पाए हुन्थ्यो भन्ने छ र मैले यसको लागि विभिन्न कार्यालयसँग समन्वय पनि गरेको छु जस्तो सासु ससुरा बुहारी छोरी छोरा होइन यो सबै ग्रुप लाई राखेर तालिमको सहभागी ती सबै ग्रुप हुनु पर्यो कि ससुराको कुरा सासूले थाहा हुनु पर्यो सासूको कुरा बुहारीले थाहा हुनु पर्यो होइन आमाको कुरा छोरालाई थाहा हुनु पर्यो छोराको कुरा आमालाई हजुरबा हजुरा होइन लगायत छोरीको कुरा आमा बाउ हजुरबा हजुरा यसरी यस्तो खालको मिक्स उमेर समूहमा तालिम गराउन सकियो भने अलिकति सचेतीकरण गर्न सकिन्छ कि यो ठाउँमा भन्ने मैले अनुभूति गरेको छु र यो हामीले छिटै नै कार्यान्वयन पनि गर्दैछौँ र तालिम दिने विषयमा जस्तो सर सरकारी वकिल बाल विवाह गर्यो भने कति वर्ष जेल हुन्छ भन्ने कुरा सरकारी वकिलले भन्नुहुन्छ हजुर हजुर अनि बाल विवाह भयो भने घटना दर्ता कसरी गर्न सकिन्छ भन्ने कुरा प्रहरीले भन्नुहुन्छ होइन त्यस्तै गरी स्थानीय सरकार अब घर दैलोमा पुग्ने भनेर जुन सिंहदरबारको सरकार घर दैलोमा भनेको स्थानीय सरकारले हुन्छ स्थानीय सरकार राजनीतिक दल सम्बन्धित सरकारी निकाय लगायतका सम्पूर्ण मिलेर तिनले चाहिँ तालिम दिने एउटा एउटा कक्षा होइन हजुर हजुर त्यो गर्न सक्यो भने केही परिवर्तन हुन्छ कि भन्ने मैले महसुस चाहिँ गरेको छु र त्यसलाई छिटै नै कार्यान्वयन गर्न पनि लागिरहेका छौँ एउटा त्यो भयो होइन हजुर अनि अर्को भनेको यहाँको यो वेदरका कारणले है हजुर जुन यहाँ एकदमै हिउँ त्यस कारणले गर्दा पनि स्कुलमा जुन पढाउने पढ्ने कुराहरू नियमित छैन नि अनि यसलाई पनि नियमित गराउने र शिक्षालाई अलिकति सुधार गर्न म लागिरहेको छु होइन अनि त्यसै गरी विकास निर्माणका कामहरू जहाँ विकास हुँदैन त्यहाँ आर्थिक सामाजिक राजनीतिक सांस्कृतिक रूपमा सशक्तिकरण हुँदैन होइन त्यस कारणले विकासलाई पनि कसरी अगाडि बढाउन सकिन्छ यहाँ आउने बजेटहरूलाई कसरी खर्च गर्न सकिन्छ भन्नेतिर पनि मेरो पहल रहेको छ त्यस कारणले प्रमुख जिल्ला अधिकारी भएर गर्ने काम होइन शान्ति सुरक्षा अमन चयन सुशासन कायम गर्ने कुरा छँदैछ भने त्यसका साथै सम्पूर्ण कार्यालयहरूलाई सक्रिय रूपमा अगाडि बढाउने र समुदायलाई सशक्तिकरण uh, eh, orang ini sama juga artis रूपमा पहुँच पुर्याउन म चाहिँ हरदम प्रयास रहन्छ मेरो पहल भन्ने कुरा म यहाँ राख्न चाहन्छु यहाँलाई हार्दिक शुभकामना यहाँको कार्यकाल सफल रहोस् र नेपालको इतिहासमा पहिलो पटक एउटा दलित महिला प्रमुख जिल्ला अधिकारी सिडो साप हुनुभएको छ यो इतिहासलाई उच्च सम्मान गर्दै जसरी यहाँले यी कुराहरूमा परिवर्तन ल्याउनु पर्छ यी कुराहरूमा दृढतापूर्वक लाग्नुपर्छ भनेर जुन यहाँले भन्नुभएको छ तपाईँ त्यसै पनि एउटा प्रेरणाको स्रोत हुनुहुन्छ आगामी दिनमा व्यवहारमा पनि यहाँले देखाउनु होला भन्दै र यहाँलाई धेरै धेरै शुभकामना व्यक्त गर्दै अहिले छुटिन चाहन्छु हस् सिडियो साहब हस् धन्यवाद मलाई पनि यो अवसर दिएर मेरा आफ्ना कार्ययोजना मेरा आफ्ना बनाइ होइन राख्ने अवसर दिनुभयो यहाँलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु हस् सिडियो साहब छुट्यौँ अहिले हस् मित्रता हाम्रो सम्झना हाम्रो बाँचुन्जेल अमर होस् मरेर जान्छ मान्छेको चोला सम्झना नमरोस् मित्रता हाम्रो सम्झना हाम्रो बाँचुन्जेल अमर होस् मरेर जान्छ मान्छेको झोला सम्झना नमरोस् ए साथी बाँचे पो जिन्दगी बाँचे पो जिन्दगी ए साथी बाँचे पो जिन्दगी बाँचे पो मानव जीवनका लागि सकारात्मक सन्देश दिने प्रकाश सपुतको यो गीत र निकै प्रेरणा दिने प्रमुख जिल्ला अधिकारी सीता परियारको यो सङ्घर्ष र सफलताको कथासँगै आजलाई ओजेलका खबरबाट पनि विदा माग्ने बेला भइसकेको छ विदा माग्नु पूर्व प्राविधिक मित्र सुरज आचार्यलाई विशेष धन्यवाद दिँदै म कार्यक्रम सञ्चालक प्रेम सुनार विदा चाहन्छु नमस्ते